सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी संवैधानिक निकायलाई पूर्णता दिई क्रियाशील बनाइनुपर्ने राष्ट्रपति यादवको भनाई सरकार सक्रियताका साथ अगाडि बढेको मन्त्री परिषदका अध्यक्ष रेग्मीको प्रतिक्रिया कार्की विरुद्ध दर्ता गरेको रिट निवेदन दर्ता नगरी फिर्ता पठाएको भन्दै सर्वोच्च अदालतका रजिस्ट्रार शाह विरुद्ध सर्वोच्चमा अर्को उजुरी दर्ता कार्कीको नाम फिर्ता लिएर पार्टीको साख जोगाउन नेतृत्वलाई कंग्रेस नेता थापाको सुझाव चितवनमा बालबालिकामाथिको यन्त्र दुर्व्यवहार बढ्दै पूर्वी चितवनमा गैराती भएका सडक दुर्घटनामा तीनजनाको ज्यान गयो एकजना घाइते फिलिपिन्समा ज्वालामुखी विस्फोट पाँच पर्वतारोहीको मृत्यु उत्तर कोरियाले पूर्वी किनारामा आफूले राखेको दुई मिसाइल हटायो र डिभिजन थ्री क्रिकेटको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ए माओवादीले सम्मान गर्ने एएफसी प्रेसिडेन्ट कप फुटबलमा थ्री स्टार बङ्गलादेशको अफहानी क्लब साँझ भिड्ने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो बास मेघासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब विस्तारमा राष्ट्रपति डाक्टर रामवरण यादवले सबै संवैधानिक निकायलाई पूर्णता दिई क्रियाशील पर्ने बताउनु भएको छ अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपति यादवले संवैधानिक निकायलाई छिटो पूर्णता दिनुपर्ने बताउनु भएको हो भेटमा राष्ट्रपति यादवले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिका विषयमा छलफल भएको र राष्ट्रपतिले सुशासनका लागि संवैधानिक निकाय क्रियाशील हुनुपर्ने बताउनु भएको रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो भेटमा राष्ट्रपति यादवले निर्वाचन सम्बन्धी कानुन र तयारीका विषयमा छिटो प्रक्रिया अगाडि बढाउनु पर्ने आवश्यकता दर्शाउनुभयो गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा विचार विमर्श हुँदा सुशासनका लागि सबै संवैधानिक निकाय पूर्ण रूपमा क्रियाशील हुनुपर्ने त्यसका लागि आवश्यक सङ्ख्यामा कानुन बमोजिम अन्तरिम पदाधिकारी नियुक्त गर्ने प्रक्रिया अगाडि बढाई पूर्णता दिनुपर्ने कुरा भयो उक्त भेटमा मन्त्री परिषदका अध्यक्ष रेग्मीले यसका लागि आवश्यक छलफल गरी यथासम्भव छिटो प्रक्रिया अगाडि बढाइने राष्ट्रपतिलाई अवगत गराउनु भएको गौतमले बताउनुभयो साथै मन्त्री परिषद अध्यक्ष रेग्मीले निर्वाचनलाई प्राथमिकतामा राखी सरकार सक्रियताका साथ अगाडि बढेको कुरा राष्ट्रपतिलाई जानकारी गराउनु भएको बताइएको छ मुख्य सचिव लोकमान सिंह कार्की विरूद्ध सोमबार अदालतमा पेश भएको रिट निवेदन दरपीठ गर्ने सर्वोच्च अदालतका रजिस्ट्रार लोहितचन्द्र शाह विरूद्ध आज सर्वोच्चमा अर्को उजुरी दर्ता भएको छ आफूले लोकमान विरूद्ध दर्ता गरेको रिट निवेदन दर्तै नगरी फिर्ता पठाएको भन्दै अधिवक्ता ओमप्रकाश अर्याले आज दायर गर्नुभएको रिटमा रजिस्ट्रार शाहको दरपीठ आदेश खारेज गरी निवेदन दर्ता गर्न उत्प्रेषणको आदेश माग गर्नुभएको छ सर्वोच्च अदालतमा दर्ताको लागि पेश गरेको रिट निवेदनलाई सम्मानित यस अदालतका रजिस्ट्रारज्यूले फिर्ता गर्ने आदेश गर्नुभयो निजको उक्त आदेशबाट शीघ्र न्याय पाउने मौलिक हकमा बन्देश लागेको छ अधिवक्ता आर्यले रिटमा भन्नुभएको छ मौलिक हकको पहरेदार स्वतन्त्र न्यायपालिकाको प्रमुख अङ्ग सम्मानित सर्वोच्च अदालतका रजिस्ट्रारबाट लगाइएको उक्त बन्देजलाई तत्काल हटाई न्यायिक उपचारको हकलाई सुचारू गरी उल्लेख छ नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान निर्माण गर्नका लागि भए पनि आगामी निर्वाचनमा कङ्ग्रेसलाई जिताउनु पर्ने बताउनु भएको छ उहाँले कङ्ग्रेसले बहुमत नल्याएसम्म ए माओवादीले संविधान बन्न नदिने भएकाले कङ्ग्रेसलाई बहुमतको जिम्मेवारी दिनुपर्ने बताउनु भएको हो भगवानपुरको हेटोडामा आज आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देवालले भन्नुभयो अघिल्लो संविधान सभामा कङ्ग्रेसले बहुमत नआउनु नै दुर्भाग्य भयो कङ्ग्रेसको विपक्षमा बहुमत आयो त्यसैले संविधान बन्न सकेन अबको चुनावमा भोट कङ्ग्रेसलाई दिनुहोस् देउवाले कम्युनिस्टहरूले बहुमत ल्याउँदा निर्वाचन बन्न नसकेको यथार्थतालाई हेरेर निर्वाचनमा भोट हाल्नुपर्नेमा जोड दिनुभयो देववालले नेपाली कङ्ग्रेसले बहुमत ल्याए मात्रै लोकतान्त्रिक संविधान जनतालाई दिन सक्ने दावी पनि गर्नुभयो देववाले चुनावको केही दलले विरोध गरिरहेको भए पनि आगामी मङ्सिरमा जसरी पनि नयाँ निर्वाचन हुने भएकाले चुनावको तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो नेपाली कंग्रेसका केन्द्रीय सदस्य गगन थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस लोकमान सिंह कार्कीको नाम फिर्ता लिएर पार्टीको साख जोगाउन नेतृत्वलाई सुझाव दिनुभएको छ नेपाल प्रेस युनियन दाङले आज घोराईमा गरेको पत्रकार सम्मेलनमा थापाले कार्कीको नियुक्ति संवैधानिक र नैतिक दुवै दृष्टिले अनुपयुक्त रहेकाले कंग्रेस एक्लैले भए पनि निर्णय फिर्ता लिनुपर्ने बताउनुभयो उच्च स्तरीय राजनैतिक समितिको निर्णय सरकारले पनि मान्छु भनिरहेको र समितिको नेतृत्व पनि कंग्रेसले गरेको अवस्थामा निर्णय फिर्ता लिन उहाँले नेतृत्वलाई आग्रह गर्नुभयो तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले नेकपा माओवादी सहितका आन्दोलनरत दलहरूलाई पनि सहमतिमा ल्याएर निर्वाचनमा जानुपर्ने बताउनु भएको छ ठाकुरले आन्दोलनरत दललाई सहमतिमा नल्याई निर्वाचनमा जाँदा निर्वाचन स्वच्छ भइरहित र रहित हुन नसक्ने ठोक्का गर्नुभयो कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा ठाकुरले मुलुकलाई सङ्कटबाट मुक्त गर्न र लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचनको अर्को विकल्प नरहेको बताउनुभयो उहाँले आगामी मङ्सिरसम्म जसरी पनि नयाँ संविधान सभाको निर्वाचन भई छाड्ने दावी समेत गर्नुभयो ठाकुरले वर्तमान सरकारले निर्वाचनको मिति घोषणा नगरेको प्रति आपत्ति जनाउनुभयो उहाँले आगामी संविधान सभाबाटै लोकतान्त्रिक संविधान जारी हुने विश्वास पनि व्यक्त गर्नुभयो नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशनमा एक लाख भन्दा बढी सर्वसाधारणलाई चितवनको सदरमुकाम भरतपुरमा ल्याउने तयारी जनजाति महासंघले गरेको छ राजधानी बाहिर पहिलो पटक आयोजना हुन लागेको महाधिवेशनलाई शक्ति प्रदर्शनको रूपमा समेत लिएकोले लोकतन्त्रमाथिको खतरा मोलिरहेको अवस्थामा हुन लागेको महाधिवेशन आन्दोलनको रूपमा हुन गइरहेको अध्यक्ष लेखीले बताउनुभयो काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लेखीले आठौं महाधिवेशनले आदिवासी जनजाति आन्दोलनका विषयमा फैलाइएको भ्रमलाई सिर्दै नयाँ नेतृत्व नयाँ नीति र नयाँ निर्णयहरू गर्ने बताउनुभयो राज्यका हरेक निकायमा आदिवासी जनजातिको सम्मान पहुँच सम्मान सहभागिता र प्रतिनिधित्व लगायत थुप्रै कुराहरूलाई महाधिवेशनले पारित गरेर लैजाने अध्यक्ष लेखीले बताउनुभयो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लेखीले आठौँ महाधिवेशनमा आफू नेतृत्वको दावेदार नहुने समेत घोषणा गर्नुभयो यसपटकको महाधिवेशनले अध्यक्ष र महासचिव पदका लागि नयाँ उम्मेद्वारले नेतृत्व लिने दावी गर्दै पार्टी अध्यक्ष लेखीले अध्यक्ष पदका लागि पाँचजना उम्मेद्वारले नेतृत्वको दावी गरिरहेको बताउनुभयो अध्यक्ष पदका प्रत्याशी क्रमशः नगेन्द्र कुमाल चन्द्र विक्रम राई नरेश ताम्राकार पेमा छिरिङ शेर्पा र मेत्यानन्द ताजपोरिया रहेको तथा महासचिवका लागि नवीन रोका मगर गोविन्द छतियाल डन्डु शेर्पा र बुद्ध घटी प्रत्याशी उम्मेद्वार रहेको अध्यक्ष लेखीले जानकारी दिनुभयो बालबालिकामाथिको यौन दुर्व्यवहार बढ्दै गएको आज भरतपुरमा आयोजित एक कार्यक्रममा बताइएको छ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा यस्तो बताइएको हो कार्यक्रममा सन् दुई हजार बाह्रमा नेपालमा एक सय चालिसजना महिला र तिन सयजना बालबालिका बा तिन सयजना बालिका जबरजस्ती क्रणीबाट पीडित बनेको जबरजस्ती जबरजस्तीकरणीको उद्योगबाट पीडित बनेको त्रिचालिस महिला र जना बालिका एवं दुर्व्यवहारको शिकार बनेको तथ्याङ्क प्रस्तुत गरिएको थियो कार्यक्रममा बाल बालिकामाथिको एवं दुर्व्यवहार र अदालती दृष्टिकोणको विषयमा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला न्यायाधिवक्ता सञ्जीव राज रेग्मीले तथ्याङ्कगत रूपमा सिद्धवनमा पनि बालबालिका बालिकामाथिको यौन दुर्व्यवहार र जबरजस्ती जबरजस्तीकरणीका घटना बढेको बताउनुभयो दुई हजार सडसठी अडसठी यता हरेक वर्ष चितवनमा यस्ता घटनामा वृद्धि भएको उहाँको भनाइ थियो चितवनमा सोह्र वर्षभन्दा कम उमेरका बालिका बढी बलात्कृत हुने गरेको र त्यसमा पनि दस वर्षभन्दा कम उमेरका बढी रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो एक्काइसवटा मुद्दामा आठवटा दस वर्षभन्दा कम उमेर समूहका बालिकामाथि यौन दुर्व्यवहार भएको तथ्याङ्कमा उल्लेख छ भारतमा त पछिल्लो दस वर्षमा जबरजस्ती करणीका घटनाको तथ्याङ्क भयावह रूपमा रहेको उहाँले बताउनुभयो सन् उन्नाइस सय एकहत्तरमा दुई सतासी घटना अदालतमा दर्ता भएकोमा दुई हजार एघारमा चौबिस हजार दुई सय छ पुगेको उहाँले बताउनुभयो कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश भोलानाथ चौलागाईले घटना भइसकेपछि कानुनी कारवाहीसँगै पीडकले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था भए पनि यसो हुन नसकेको बताउनुभयो पूर्वी चितवनमा गैराती भएको सड़क दुर्घटनामा तीनजनाको मृत्यु भएको छ पूर्वी चितवनको वीरेन्द्रनगरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो राजविराजबाट नेपालगंजतर्फ जाँदै गरेको नातिन ख सात नौ छ एक नम्बरको बसले वीरेन्द्रनगरको खुरखुरेमा ना एघार प चार पाँच दुई तीन नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भण्डारा दुईका सडचालिस वर्षीय पूर्ण बेक र भण्डारा सातका पचास वर्ष सुखराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ गम्भीर घाइते भएका उनीहरूको पुरानो मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो यस्तै खैरनीमा रोकिराखेको ट्राक्टरमा मोटरसाइकल ठोकदा कठार आठका तीस वर्ष शशी दराईको ज्यान गएको छ राति साढे दस बजेतिर दराई र सन्तोष लामा चढेको मोटरसाइकल खैरनी पाँच सुर्तानामा ट्र्याक्टरमा ठोकिएको थियो दराईको उपचारको लागि अस्पताल लग्दै गर्दा ज्यान गएको हो भने घाइते भएका लामाको भरतपुरमा उपचार भइरहेको छ नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको विद्युत चुहाट नियन्त्रण टोलीले विद्युत चोरी गर्ने अठाइसजनालाई आज पक्राउ गरी कारवाही गरेको छ बिहान गएको विद्युत चुहाटो नियन्त्रण अभियानको टोलीले पश्चिम चितवनका विभिन्न स्थानबाट आठ महिलासहित अठाइसजनालाई पक्राउ गरेको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो मङ्गलपुरबाट दुईजना मेघलीबाट छ दिव्यनगरबाट एकजना जगतपुरबाट नौजना शुक्रनगरबाट दसजनालाई टोलीले नियन्त्रणमा लिएको हो चेक जाँचका क्रममा टोलीले चोरीको विद्युत प्रयोग गरी चलाइएको एक थान पानी तान्ने मोटर पनि नियन्त्रणमा लिएको छ यसैबीच समयमा विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने काम पनि तीव्र रूपमा अगाडि बढाएको प्रवक्ता पण्डितले बताउनुभयो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बन्ध संघीय लिम्बुवान राज्य परिषदले कार्यकर्ता रिहाईको माग गर्दै पूर्वका नौ जिल्लामा गरेको बन्द चौथो दिन फिर्ता लिएको छ परिषदका अध्यक्ष कुमार लिङदेनले आज एक विज्ञप्ति निकाली बन्द फिर्ता लिएको जानकारी दिनुभएको हो मतदाता नामावली संकलनमा अवरोध गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने भन्दै परिषदले आह्वान गरेको बन्दको कारण तापलेजुङ पाँचथरी इलाम झापा तेह्रथुम धनकोटा शङ्खुवा सभा लगायतका जिल्लाको यातायात बजार पसल तथा शैक्षिक संस्था चार दिनदेखि ठप्प भएको थियो सम्बन्धित पक्षसित छलफल वार्ताको वातावरण बनाउन प्रशासनले कार्यकर्ता रिहा गर्ने र घाइतेको उपचारको व्यवस्था गर्ने सहमति भएकाले बन्द स्थगित गरिएको परिषदले जनाएको छ कृषि प्रधान मुलुक नेपालमा खाद्य वस्तुको आयात उच्च मात्रामा बढेको छ चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म झण्डै चौध अर्ब छत्तिस करोड रुपियाँ बराबरको खाद्य वस्तु आयात भएको छ जुन अघिल्लो वर्षको पुरै बाह्र महिनामा भएको आयातभन्दा झण्डै एक अर्बले बढी हो अघिल्लो वर्षभरिमा विभिन्न देशबाट तेह्र अर्ब एकचालिस करोड तेत्तिस लाख त्रिसठी हजार रुपियाँ बराबरको खाद्य वस्तु आयात भएको थियो अघिल्लो वर्षको चैत्र मसा महिनासम्म आठ अर्ब एक्काइस करोड पचहत्तर लाख रुपियाँ बराबरको खाद्य वस्तु आयात भएको थियो नेपालीहरूको खाद्य वस्तुप्रतिको रुचिमा विविधीकरण हुन थालेपछि खाद्य वस्तुहरूको आयात बढ्दै गएको नेपाल आयात तथा निकासी प्रवर्धन केन्द्रका सिनियर अफिसियर कृष्णराज बजगाईले बताउनुभयो केन्द्रका अनुसार चालु आर्थिक वर्षको चैत्र महिनासम्म नेपालको व्यापार घाटा तिन खर्ब पचासी अर्ब अठाइस करोड रुपियाँ पुगेको छ Thank you. सुनको भाव आज स्थिर रहेको छ नेपाल सुनसादी व्यवसाय महासंघका अनुसार सुन सोमबारकै मूल्यमा आज कारोबार भइरहेको छ आज छापावाला सुन तोलाको बाहन्न हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको बाहन्न हजार पचास रुपियाँमा कारोबार भइरहेको छ सोमबार सुनको मूल्य दुई सय घटेर कारोबार भएको थियो चाँदीको मूल्य भने आज दस रुपियाँ घटेको छ बजारमा चाँदी तोलाको नौ सय कारोबार भइरहेको छ सोमबार स्थिर रहेको चाँदीको भाव आज सामान्य घटेको हो Música अब केही छुट्टा खबरहरू बाजराको मारतडीमा कर्फ्यू लगाएको छ जिल्ला प्रशासन कार्यालय बन्द गराउन खोज्ने आन्दोलन कार्यहरूलाई रोक्न खोज्दा प्रहरीसँग भएको विवादले उग्र रूप लिएपछि सदरमुकाम मारतडीमा भोलि बिहान पाँच बजीसम्मको लागि कर्फ्यू लगाइएको हो नेपाल टेलिकमले मोबाइलको गुणस्तरमा सुधार गर्ने भएको छ मोबाइलको गुणस्तर सुधार गर्न टेलिकमले मङ्गलबारदेखि सिस्टम अपग्रेडेसनको काम समेत सुरु गरेको छ र पर्साको बैरिया वृत्तमा आज बिहान एक बालकको शव फेला परेको छ बैरिया बिर्ता गाविस नम्बर छमा स्थानीय दुर्गा रामका दस वर्षीय छोरा रामा शङ्कर रामको शव फेला परेको प्रहरीले जनाएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं सुरक्षाका लागि राखिएका हतियार फिर्ता भए नभएको बारेमा ए माओवादीका अध्यक्ष पुष्पकमल दाल नै जिम्मेवार हुने नेकपा माओवादीको भनाईप्रति तपाईँ के भन्नुहुन्छ ए कुरा सही हो बी आफू चोखिने बाटो र सी जिम्मेवारी त दुवैको होइन र तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए कुरा सही हो भनेमा उनातिस प्रतिशत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 वरिपरिका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ उत्तर कोरियाले पूर्वी किनारामा आफूले राखेको दुई मिसाइल हटाएको छ एक अमेरिकी अधिकारीका अनुसार उत्तर कोरियाले पूर्वी क्षेत्रमा तैनात गरेको मध्यम दूरीसम्म मार हान सक्ने मुसधन मिसाइल हटाएको हो गएको महिना उत्तरले यी मिसाइल पूर्वी किनारामा तैनात गरेको थियो यसैका कारण उत्तरसँग दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध अत्यन्त बिग्रेको थियो यसको जवाफमा दक्षिण कोरिया र अमेरिकाले पनि आफ्नो सुरक्षाका लागि भन्दै सो क्षेत्रमा मिसाइल थुपार्नुका साथै बम वर्षक विमानहरू समेत लगेको थियो जसका कारण कोरिया प्रायद्वीपमा युद्धको स्थिति युद्धको स्थिति बनेको थियो दक्षिण कोरिया जापान र अमेरिकाको सुरक्षा संयन्त्रमाथि उत्तरले परमाणु आक्रमण गर्न सक्ने त्रास समेत बढेको थियो Thank you. अब खेल समाचार एकीकृत नेकपा माओवादीले डिभिजन थ्री क्रिकेटको उपाधि जित्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान गर्ने भएको छ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक सहयोग सहित सम्मान गर्न निर्देशन दिए अनुसार केन्द्रीय कार्यालयले बुधबार बेलुकी पाँच बजे सम्मान कार्यक्रम तय गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ क्रिकेट खेलाडीलाई सम्मान र आर्थिक सहयोग गरिने एकीकृत माओवादीले जनाएको छ त्यस्तै माओवादीले नेपालमा क्रिकेट स्टेडियम बनाउने विषयमा पनि आफ्नो योजना सार्वजनिक गर्ने तयारी गरेको छ यसअघि डिभिजन चारको विजेता बन्दा पनि माओवादीले क्रिकेट खेलाडीलाई पार्टी कार्यमा सम्मान गरेको थियो एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालको प्रतिनिधित्व गरेको थ्री स्टार र बङ्गलादेशको अफहानी क्लब बीच प्रतिस्पर्धा हुँदैछ खेल साँझ छ बजेर दस मिनटमा दस्तर रङ्गशालमा सुरु हुनेछ घरेलु फुटबलमा बलियो मानेको थ्री स्टारले पछिल्लो समय उत्कृष्ट लयमा रहेका अरू क्लबका खेलाडीहरूलाई पनि अनुबन्ध गरेर झन बलियो भएको छ उसले प्रेसिडेन्ट कपको पूर्व सन्ध्यामा डिफेन्डर सविन्द्र श्रेष्ठ र सरोज दाहाल मिडफिल्डर निराजन खड्का जगजित श्रेष्ठ प्रकाश बुढाथोकी र स्ट्राइकर जिका डोजोजलाई भित्राएको छ यसअघि घरेलु लिगका क्रममा घाइते भएका विराज महर्जन र सन्तोष साउकल भने चोटमुक्त भइसकेका छैनन् गएको सिजनमा शहीद स्मारक डिभिजन लिग र दुईवटा नकआउट प्रतियोगिता जितेको थ्री स्टारले गएको बुधबार मैत्रीपूर्ण खेलमा भारतको मोहन बगान क्लबलाई दुई एकले पराजित गरेको थियो बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संवैधानिक निकायलाई पूर्णता दिई क्रियाशील बनाइनुपर्ने राष्ट्रपति यादवको भनाई सरकार सक्रियताका साथ अगाडि बढेको मन्त्री परिषदका अध्यक्ष रेग्मीको प्रतिक्रिया कार्की विरुद्ध दर्ता गरेको रिट निवेदन दर्ता नगरी फिर्ता पठाएको भन्दै सर्वोच्च